नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकोट खबरमा प्राविधिक मित्र निराजन बगालेसँगै खबर कक्षबाट साथी शर्मिला रोकासँगै विशाल विकको हार्दिक स्वागत छ गलकोट खबर एफएम ब्यान्डमा एक सय दुई थोप्लो चार मेगाहरसँगै इन्टरनेट अनलाइनमा W W W dot Galkot FM dot com र मोबाइल एप गलकोट एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ गलकोट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू ताराखोलामा सार्वजनिक सुनवाई हुने ज्योति कृषि सहकारीको नौ साधारण सभा सम्पन्न जसपुरे खत्री परिवारको बिसौँ साधारण सभा सम्पन्न बुधबार राजा माग्दै बागलुङ बजारमा र्याली र रोटरी क्लब अफ बागलुङद्वारा ब्ल्याङ्केट वितरण उठ्दैछ कोरोनाले थलिएको बागलुङका पर्यटन व्यवसाय ओ दुली त नि दुदा मलाई लाने भए फलेवासमा आऊ ओ भगौडा बाहिर आऊ के गरे जे पायो त्यही गहना ल्याएर आएपछि दुलाई नि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 आर्थिक सहयोगमा स्थानीय तहमा सुशासन सामाजिक उत्तरदायित्व र पारदर्शिताको लागि ताराखोला गाउँपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा ताराखोला गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण जनप्रतिनिधिहरू क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरू उपभोक्ता समितिका पदाधिकारीहरू सामाजिक संघ संस्थाका प्रतिनिधि उपभोक्ता एवं समस्त ताराखोला गाउँपालिकावासीमा कार्यक्रममा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ सार्वजनिक सुनवाईमा छलफलका विषयहरू आर्थिक वर्ष दुई हजार सतहत्तर अठहत्तरको नीति योजना तथा बजेट र कार्यान्वयन बारे छलफल सार्वजनिक सेवा प्रवाहको अवस्था र नागरिकका प्रतिक्रिया तथा गुनासो बारे छलफल सार्वजनिक एवं सरकारी निकायको जवाबदेता र पारदर्शिता बारे छलफल चालु आर्थिक वर्षका योजनाको प्रभावकारी कार्यान्वयन र प्रगति बारे छलफल सार्वजनिक सुनवाई हुने मिति यही पौष तिन गते शुक्रबार समय दिउँसो सभा बाह्र बजेदेखि स्थान ताराखोला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय अर्गल भातखाने राणा बागलुङ आर्थिक सहयोग ताराखोला गाउँपालिका आयोजक सामुदायिक रेडियो गलकोट एफएम एक सय दुई थप्लो चार मेघर्स गलकोट बागलुङ सूचनाको हक जवाफदेता आर्थिक पारदर्शिता र सुशासन मार्फत समृद्धि अब समाचार विस्तारमा ताराखोला गाउँपालिकामा पुस तिन गते सार्वजनिक सुनवाई हुने भएको छ सामुदायिक रेडियो गलकोट एफएमका एक सय दुई थोप्लो चार मेगर्सको आयोजना तथा ताराखोला गाउँपालिकाको आर्थिक सहयोगमा सार्वजनिक सुनवाई हुने भएको हो सार्वजनिक सुनवाईमा ताराखोला गाउँपालिकाका जनप्रतिनिधि उपभोक्ता समितिका पदाधिकारी राजनैतिक दलका प्रतिनिधि विभिन्न सङ्घ संस्थाका प्रतिनिधि विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि सरकारवाला तथा आम नागरिकलाई कार्यक्रममा सहभागिता जनाउन गाउँपालिकाले आग्रह गरेको छ पुस तीन गते गाउँपालिकाको सभाहालमा सञ्चालन हुने सार्वजनिक सुनवाईमा आर्थिक वर्ष दुई हजार सतहत्तर अठहत्तरको नीति योजना तथा बजेट र कार्यान्वयन सार्वजनिक सेवा प्रवाहको अवस्था र नागरिकका प्रतिक्रिया तथा गुनासोबारे छलफल हुने सामुदायिक रेडियो गलकुती एफएमका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो त्यस्तै सार्वजनिक एवं सरकारी निकायको जवाफदेहिता कार्यान्वयन र पारदर्शिता र चालु आर्थिक वर्षका योजनाको प्रभावकारी कार्यान्वयन र प्रगति बारे छलफल गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो सूचनाको हब जवाबदेहिता आर्थिक पारदर्शी र सुशासन मार्फत समृद्धि भन्ने नाराका साथ सार्वजनिक सुनवाई हुने रेडियोले जनाएको छ ज्योति कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा गलकुट नगरपालिका वार्ड नम्बर एक दुईलाई भाटीमा सम्पन्न भएको छ साधारण सभाको अवसरमा बोल्दै गलकुट सूचना तथा संचार सहकारी संस्थाका सल्लाहकार तथा सहकारी अभियन्ता हर्क बहादुर पाण्डेले सरकारको तीन तिन अम्बे अर्थनीति अनुसार सहकारी पनि एक खम्बा रहेको स्थानीय स्तरमा सहकारीले गरेको हरेक क्रियाकलापका सहकारीका शेयर सदस्य जान जानकार हुनुपर्ने बताउनुभयो उहाँले सहकारी बचत तथा ऋणको कारोबार कारोबारमा मात्रै सीमित हुने गरेको आरोप बीच अब सहकारीले आफ्ना सदस्यलाई आय आर्जनका क्रियाकलापमा जोड्नुपर्ने बताउनुभयो साधारण सभामा सहकारीका सचिव इन्द्रा खड्का कले सहकारीको नीति कार्यक्रम तथा प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष इन्द्र खड्का खले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो सहकारीको आर्थिक वर्ष दुई हजार छ्यात्तर सतहत्तरमा एक करोड तिरानब्बे लाख रुपियाँ बराबरको कुल कारोबार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ चार सय बयालिसजना सेयर सदस्य सुरक्षित रहेको सहकारीले गत आर्थिक वर्षमा एक लाख उनासत्तरी हजार मुनाफा गर्न सफल भएको सहकारीले जनाएको छ साधारण सभाको अवसरमा गलकुट नगरपालिका वार्ड नम्बर एक कि वडा सदस्य दुर्गा पुन गलकुट सहकारी समन्वय समितिका सदस्य जीवन भण्डारी लेखा समिति संयोजक गुमान सिंह बुढाथोकी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो साधारण सभाको अवसरमा तीनजना ज्येष्ठ सियर सदस्य एकजना असल ऋणी तीनजना उत्कृष्ट बचतकर्ता र नौजना बाल बचतकर्तालाई सम्मान गरिएको थियो साधारण सभा ज्योति कृषि तथा पशुपालन सहकारीका अध्यक्ष देवमाया बुढाथोकीको अध्यक्षता लेखा समिति सदस्य शालिग्राम गौतमको स्वागत तथा प्रबन्धक सीता खड्काको सञ्चालनमा सम्पन्न भएको थियो चन्द्रवंशी जसपुरे खत्रीको विश्व साधारण सभा गलकुट नगरपालिका वडा नम्बर दुई चिनामालीमा सम्पन्न भएको छ सम्पन्न साधारण सभामा आगामी पौष पन्ध्र गते पूर्णिमाको दिन कुल पूजा सम्पन्न गर्ने घोषणा गरिएको थियो कोरोना भाइरस कोभिड उन्नाइसको महामारीका बीच नेपाल सरकारले तोकेको स्वास्थ्य स्वास्थ्य सुरक्षा मापदण्डलाई पूर्ण रूपमा पालना गरी कुल पूजा सम्पन्न गर्ने तयारी भएको खत्री परिवारका अध्यक्ष सल्लाहकार बुलबहादुर केसीले जानकारी दिनुभयो साधारण सभा सभामा कुल मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष जित बहादुर खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो नवनिर्मित कुल मन्दिर निर्माणको क्रममा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 जिन्दाबाद देशमा सञ्चालित राष्ट्रघाती कदमहरू खारेज गर सम्पूर्ण नेपाली एक हौ चाहियो चाहियो राजा चाहियो हिमाल पहाड तराई कोही छ नपराई पराई लगायतका नारा लगाएका थिए रोटरी क्लब अफ बागलुङले सदकमा बस्ने मानिसहरूलाई ब्ल्याङ्केट वितरण गरेको छ सडकमा हिँडेर आफ्नो जीवनचर्या बिताउने आयोजनाले क्लबले ब्ल्याङ्केट दिएको हो जाडोको समयमा समस्या नहोस् भन्दै सडकमा हिँड्ने आजन मानिसलाई ब्ल्याङ्केट सहयोग गरेको रोटरी क्लब अफ बागलुङका अध्यक्ष दयाराम पौडेलले जानकारी दिनुभयो उहाँका अनुसार क्लबले ढोरपाटन र जयमिनेमा बाढी पीडितलाई यसअघि लत्ता कपडा समेत गरी सहयोग गरिसकेको छ आज भएको कार्यक्रममा बाग्लुङ नगरपालिका वडा नम्बर दुईका वडा अध्यक्ष जीवन शर्माको प्रमुख आतिथ्यमा सडकमा बस्ने मानिसले ब्ल्याङ्केट वितरण गरिएको हो कार्यक्रम रोटरी क्लब अफ बाग्लुङका पूर्व अध्यक्ष भवनराज बराल दुर्गा दत्त अड्याल र लक्ष्मी जीसी कार्कीले मन्तव्य राख्नु भएको थियो कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ बाग्लुङका सचिव रामकृष्ण शर्माले गर्नुभएको थियो विगत नौ महिनादेखि सुस्ताएको पर्यटन क्षेत्रमा बिस्तारै सकारात्मक सङ्केत देखिन थालेको छ जिल्लाका सबै पर्यटकीय तथा धार्मिक क्षेत्रमा पर्यटकहरू बढ्न थालेका छन् विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड उन्नाइसका कारण सुस्ताएको पर्यटन क्षेत्र बिस्तारै खुल्न थालेका हुन् जिल्लाका सबै धार्मिक तथा पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटकहरूको दिनौ आगमन भइरहेको पाइएको छ लामो समयदेखि पर्यटकलाई पर्खिएका रमणीय क्षेत्रहरू सामाजिक सञ्जाल र विभिन्न मिडियाहरूमा रूपमा देखिन थालेका छन् बागलुङमा विगतका वर्षमा भन्दा बढी पर्यटक भित्राउने लक्ष्य राखे पनि कोभिड उन्नाइसका कारण कारण लक्ष्य पूरा हुन नसकेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काले बताउनुभयो अध्यक्ष खड्काले कोरोना कहरका कारण पर्यटन वर्ष दुई हजार बिस सफल हुन नसकेको भन्दै यो नौ महिनाको अवधिमा करिब पचास लाख आन्तरिक तथा बाहिर पर्यटक बागलुङमा आउनबाट वञ्चित भएको बताउनुभयो यो वर्ष विगतको तुलनामा भन्दा दोब्बर पर्यटक आउने अनुमान गरेका थियौँ किनकि यस अवधिमा जिल्लामा पर्यटन भ्रमण वर्ष दुई हजार बिस पनि थियो हामीले त्यही अनुसार हाम्रा पर्यटकीय क्षेत्रहरूको प्रचारमा जुटेका थियौँ अध्यक्ष खड्काले भन्नुभयो कोभिड उन्नाइसले गर्दा सबै सफल हुन दिएन डाँडामोल बना डामाडोल बनायो पर्यटन क्षेत्र नै तहस नहस बनायो उहाँले एक वर्षमा पच्चिस लाख आन्तरिक पर्यटक बागलुङ कालिकामा मात्रै आउने गरेकोमा जिल्लाभर दोब्बर आन्तरिक पर्यटक आउन सक्ने आकलन गरेको बताउनुभयो खड्काले यस वर्ष पर्यटकीय क्षेत्रको तीव्र प्रचार गरिरहेको र पर्यटन वर्षको सन्दर्भमा झनै पर्यटक बढ्ने अपेक्षा लिए पनि साकार हुन नसकेको भन्दै बिस्तारै पर्यटन विकासमा लाग्ने बताउनुभयो पर्यटन भ्रमण वर्षको सन्दर्भ र हामीले गरेको प्रचारले यो वर्ष उल्लेखीय रूपमा पर्यटक भित्राउन सक्छौँ भन्ने लागेको थियो त्यही अनुसार तयारी पनि राम्रो राम्रै गरेका थियौँ खड्काले भन्नुभयो तर पर्यटन भ्रमण वर्ष सुरु भएको केही समयमै कोभिड उन्नाइसले पर प्रभावित बनायो अब पर्यटकलाई तान्ने तरिकाले काम सुरु गर्ने तयारीमा छौ उहाँले अब कोरोनासँगै जुझ्दै स्वास्थ्य मापदण्ड अपनाएर पर्यटन विकासमा लाग्ने भन्दै पर्यटकीय स्थलहरूमा पूर्वाधार निर्माणमा जोड दिने बताउनुभयो अध्यक्ष खड्काले पर्यटन व्यवसायहरू पनि कोरोनाका कारण प्रभावका कारण थला परेको भन्दै उनीहरूलाई माथि ल्याउनका लागि पहल थालिने बताउनु बताउनुभयो पर्यटन व्यवसायहरू निकै धरापमा छन् व्यवसायले धरापमा परेको छ उनीहरूको व्यवसायलाई पनि टेवा पुग्ने गरी पर्यटकलाई भेटाउन जरुरी छ उहाँले भन्नुभयो स्वास्थ्य सुरक्षा मापदण्डलाई अपनाएर पर्यटन प्रवर्धन गर्न जरुरी छ सरकारी क्षेत्रबाट पनि त्यही अनुसार काम हुनुपर्दछ उहाँले जिल्लाको पर्यटनलाई थप प्रवर्धन गर्नका लागि सबै पालिकासँग समन्वय गर्ने बताउनुभयो अध्यक्ष खड्काले दसवटै पालिकाका मुख्य पर्यटकीय गन्तव्यहरूको पहिचानका लागि स्थानीय सरकारसँग सहकार्य गर्ने भन्दै प्रचारलाई समेत तीव्रता दिने बताउनुभयो हामीले जिल्लाका सबै स्थानीय तहहरूसँग समन्वय गरेर पर्यटन प्रवर्धनमा लाग्ने योजना बनाएका छौँ उहाँले भन्नुभयो दसवटै पालिकाको मुख्य पर्यटकीय गन्तव्यहरूलाई समेटेर भिडियो प्रोफाइल समेत बनाउने तयारी गरेका छौँ भिडियो प्रोफाइल मार्फत ती क्षेत्रहरूको प्रचारमा थप टेवा पुग्नेछ पर्यटकीय क्षेत्रको विकासका लागि होटल तथा होमस्टे पनि व्यवस्थित गर्न जरुरी रहेको भन्दै खड्काले सडक पदमार्ग र पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभयो प्रचार गरेर मात्रै पर्यटकलाई बिताउन सकिँदैन पर्यटक आउँदा बस्ने खाने राम्रो होटल तथा होमस्टे व्यवस्थित गर्न जरुरी छ तिनीहरूलाई पनि सुधार गर्नुपर्नेछ अध्यक्ष खड्काले भन्नुभयो प्रचार सँगै अन्य व्यवस्थापन पनि राम्रो भयो भने पर्यटकलाई सहजै तान्न सकिन्छ र गन्तव्यसम्म पुग्ने सडक तथा पथमार्गलाई पनि व्यवस्थित गराउनु पर्दछ उहाँले पर्यटन विकासमा पूर्वाधार निर्माणका लागि स्थानीय प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर पर्यटन गुरु योजना बनाएर बता योजना बनाएर अगाडि बढ्ने बताउनुभयो त्यस्तै जिल्लामा पर्यटकीय कार्यालय स्थापना गर्नका लागि प्रदेश सरकारसँग आग्रह गरिरहेको बताउनुभयो पर्यटन समितिको आग्रहलाई प्रदेश सरकारको पर्यटन मन्त्रालयले ग्रहण गर्दै केही समयमा बागलुङ पर्यटन कार्यालय स्थापना गरी दिने आश्वासन दिएको बताउनुभयो गण्डकी प्रदेशका उद्योग पर्यटन तथा पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले बागलुङ लगायतका प्रदेश एघारवटै प्रदेशका एघारवटै जिल्लामा पर्यटन कार्यालय स्थापना गर्ने बताउनुभयो उहाँले सबै जिल्लामा एकजना अधिकृत तहको उपसचिव सहितका कर्मचारी राख्ने बताउनुभयो पर्यटनबाटै प्रदेशमा समृद्धि हासिल गर्न सकिने भन्दै हरेक जिल्ला जिल्लामा आवश्यक पूर्वाधार निर्माण गर्नेदेखि कार्यालय स्थापना गरेर पर्यटन सम्बन्धी कामका लागि पोखरा जाने झन्झट हटाउने बताउनुभयो पर्यटनबाटै समृद्धि हासिल गर्ने भनेका छौँ कार्यालय स्थापना गर्ने र पूर्वाधार निर्माणमा जोड नदिने त कुरै भएन यो सरकारको तर्फबाट हुन्छ मन्त्री लम्सालले भन्नुभयो सम्भावित ठाउँको अध्ययन गरेका गरेर हामीलाई प्रतिवेदन पठाउनुहोस् पूर्वाधार निर्माण र विकासका लागि हामी बजेट मिलाउँछौ उहाँले पर्यटन पूर्वाधार निर्माण गरेर मात्रै पर्यटकलाई आकर्षण संरक्षण गर्न नसकिने भन्दै कला संस्कृति र रहन सहनलाई पनि व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो पूर्वाधार निर्माणका लागि हामीले धेरै लगानी गरेका छौँ अझै निरन्तर रहन्छ तर पूर्वाधार विकास निर्माण मात्रै पर्यटकलाई तान्न सकिँदैन लम्सालले भन्नुभयो हाम्रा कला संस्कृतिको संरक्षण प्रवर्धन गर्न जरुरी छ र बस्ने खाने ठाउँको पनि सही व्यवस्थापन हुन जरुरी रहेको छ उहाँले सरकारले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 कक्षबाट हामी सबै विदा भयो ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुत सुन्दै गर्नुहोस् नमस्कार